phone zero five six five seven one नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W dot radio Arpan dot com dot मार्फत एकैसाथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अर्याल नेकपा एमालेको नयाँ नेतृत्व छनौटका लागि भएको निर्वाचनको मतगणना शुरू भएको छ बिहान आठ बजेदेखि नै मतगणना शुरू गर्ने भनिएको भए पनि ढिला गरी मतगणना शुरू भएको छ त्रिपुरेश्वर स्थित रंगशालाको कबड हलमा भर्खरै मतपेटिकाको बाकस खोलिएको एक नेताले बताउनु भएको छ हिजो बिहान तीन बजे मतदान सम्पन्न भएको थियो हिजै दिउँसोबाट मतगणना गर्ने भनिए पनि विभिन्न तयारी नपुगेको भन्दै मतगणना निकै ढिला गरी शुरू भएको छ मतगणना सोह्र स्थानमा एकैसाथ गर्न लागि छ आज रातिसम्ममा पदाधिकारीको मतगणना सकिने अनुमान गरिएको छ सम्पूर्ण मतगणना गर्न भने दुई दिन लाग्न सक्ने निर्वाचन समितिले जनाएको छ एमालेको नौ महाधिवेशनमा नेतृत्वका लागि वरिष्ठ नेता नेपाल र संसदीय दलका नेता ओलीले प्यानल नै बनाएर निर्वाचनमा भाग लिनु भएको छ मतदाताले पदाधिकारी समावेशी र खुल्ला गरी केन्द्रीय सदस्य निर्वाचन आयोग र लेखा आयोगका पदाधिकारी र सदस्य गरी दुई सय चौध जनालाई मत हाल्नुपर्ने व्यवस्था गरिएको थियो नेतृत्व चयनका लागि दुई हजार एक सय बाहन्न जनाले मत दिएको निर्वाचन आयोगका सदस्य सानु राज पोखरेलले जानकारी दिनुभएको छ महाधिवेशनमा दुई प्रतिनिधि रहेका थिए यसैबीच नेकपा एमालेको मतगणना स्थल दशरथ रंगशालामा प्रवेश गर्न लाग्नुभएका विभागीय मन्त्रीलाई नै प्रवेश निषेध गरिएको छ युवा तथा खेलकुद मन्त्री पुरूषोत्तम पौडेल छन्दावाला गाडीमा मतगणना स्थलमा छिर्न लाग्दा प्रवेश पास नभएको भन्दै उहाँलाई फर्काइएको छ दशरथ रङ्गशाला र मतगणना स्थल कवड हल खेलकुद मन्त्रालय अन्तर्गत पर्छ भित्र छिर्न पास नभएपछि मन्त्री पौडेल फर्काउनु भएको छ उहाँ केन्द्रीय कमिटी सदस्यमा खुल्लातर्फ माधव नेपालको प्यानलबाट उम्मेद्वार पनि हुनुहुन्छ सरकारले आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको वार्षिक बजेट आज व्यवस्थापिका संसदमा प्रस्तुत गर्ने भएको छ अपराह चार बजे बस्ने व्यवस्थापिका संसदको बैठकमा अर्थमन्त्री डाक्टर रामशरण महतले आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको वार्षिक बजेट पेश गर्नुहुनेछ प्रत्येक निर्वाचन क्षेत्रका लागि विकास कार्यक्रम र केही ठूला पूर्वाधार परियोजना आन्तरिक स्रोतबाटै बनाउने लक्ष्यसहित छ खर्ब अठार अर्ब रूपैयाँ हाराहारीको बजेट प्रस्तुत हुँदैछ बजेट मार्फत प्रत्येक निर्वाचन क्षेत्रका लागि एक करोड़ विकास कार्यक्रम विनियोजन गर्ने सरकारले तयारी गरेको छ सभासदहरूले पाँच करोड़ माग गर्दै संसद र बाहिरबाट पनि दबाव दिइरहेका छन् अर्थ मन्त्रालयले भने प्रत्येक निर्वाचन क्षेत्रमा त्यही रकम बराबर विकास कार्यक्रम लैजान लागेको छ यो रकमलाई सम्बन्धित निर्वाचन क्षेत्रका अन्य विकास कार्यक्रमसँग गाभेर लगिने भनिएको छ कंग्रेस र एमालेका तीन सय भन्दा बढ़ी सभासदले प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोड़ रकम छुट्याउन लबिङ गर्दै आएका छन् राष्ट्रिय योजना आयोगले पाँच खर्ब पञ्चानब्बे अर्बको बजेट सीमा तोके पनि सभासदहरूको दबावका कारण बजेटको आकार बढ्ने भएको छ यसपालि केही ठूला पूर्वाधार आयोजनाले बजेटमा उच्च प्राथमिकता पाउने स्रोतले बताएको छ बजेटमा कर्मचारीको तलब समेत बढाउने तयारी भएको छ आदिकवि भानुभक्त आचार्यको दुई सय एकौं जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ भानु जयन्तीका अवसरमा काठमाडौँ पोखरा लगायत देशका विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गरिएको छ सरकारले आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समिति गठन गरी देशका विभिन्न ठाउँमा भानु जयन्ती मनाउने तयारी गरिरहेको छ नेपाल बाहेक भारतको दार्जीलिङ सिक्किम आसाम लगायत ठाउँमा पनि भानुभक्तको व्यक्तित्व र कृतित्वका चर्चा गर्दै विभिन्न कार्यक्रम हुँदैछ विक्रम सम्बत अठार सय एकहत्तर असार उनातिस गते तनहुको चुदी रम्घामा आचार्य जन्मनु भएको थियो संस्कृत भाषाको रामायणलाई नेपालीमा लेखेर भानुभक्तले नेपाली साहित्य र भाषामा महत्वपूर्ण योगदान गर्नुभएको छ उहाँको प्रश्नोत्तर भक्तमाला रामगीता जस्ता उत्कृष्ट कृति र फुटकर कविता उत्तिकै चर्चित छन् इराकको राजधानी बगदादको पूर्वी क्षेत्रमा बन्दुकधारीको आक्रमणमा उन्तिस जनाको मृत्यु भएको छ दुईवटा छोटा छुट्टै भवनमा गरिएको सो आक्रमणमा मृत्यु हुनेको संख्या मा बीस महिला पनि रहेको अधिकारीहरूले जनाएका छन् आक्रमणको कारण भने खुल्न नसकेको बगदाद प्रहरीले जनाएको छ घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी भने लिएको छैन आक्रमण गरिएको सो भवनहरूमा देह व्यापार हुने गरेको आशंका गरिएको छ स्थानीयहरूले सिया विद्रोहीहरूले आक्रमण गरेको आरोप लगाएका छन् र विश्वकपको उपाधिका लागि आज राति जर्मनी र अर्जेन्टिना बीच खेल हुँदैछ यी दुई टिमको खेल ब्राजिलको रियो दि जेनेरियोको मराकाना स्टेडियममा नेपाली समयअनुसार राति पौने एक बजी हुनेछ विश्वकपको उपाधि नजिक पुग्ने क्रममा जर्मनीले सेमी फाइनलमा आयोजक ब्राजिललाई सात एकको फराकिलो अन्तरले हराएको थियो भने अर्जेन्टिनाले नेदरल्याण्डलाई ट्राइबेकरमा चार दुईले हराएको थियो यो विश्वकप जर्मनीले जितेमा ऊ दक्षिण कोरियामा विश्वकप उपाधि उचाल्ने पहिलो युरोपेली टिम बन्नेछ विश्वकपको अहिलेसम्मको उन्नाइस संस्करण मध्ये युरोपले दश पटक र दक्षिण अमेरिकाले नौ पटक जितेका छन् यसपटक अर्जेन्टिनाले जितेमा दक्षिण अमेरिकाले विश्वकप उपाधिमा युरोपसँग बराबरी गर्नेछ यसैबीच बिहान भएको विश्वकप फुटबल प्रतियोगिताको तेस्रो स्थानको खेलमा नेदरल्याण्ड विजयी बनेको छ ब्राजिललाई तीन गोलले हराउँदै नेदरल्याण्ड तेस्रो स्थान हासिल गर्न सफल बनेको हो हस्त यसका साथै दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम